नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं हामीले यसको चौथो श्रृङ्खलासम्म वाचन सुनिसकेका छौं चौथो श्रृङ्खलासम्म पुग्दा बहत्तर पृष्ठसम्मको वाचन भइसकेको छ यो पुस्तकभित्र कृष्ण धरावासीले भूमिका लेखिदिनु भएको छ सञ्जीव उप्रेतीको घनचक्कर पढ्दा पनि मलाई यति साह्रो तनाव भएको थिएन यस उपन्यासले त भ्रममै भए पनि देश समाज इतिहास शिक्षा आदि कैयौँ कुराहरूलाई बृहत्तर रूपमा सम्बोधन गरेको थियो तैपनि त्यो उपन्यास वास्तवमै घनचक्कर नै छ नेपाली उपन्यास विधाभित्र घनचक्कर सधैँ एक फरक उपन्यास हो र त्यसलाई अनेकौं कोणबाट पढ्नुपर्ने हुन्छ तर यो उपन्यासले पागलपनको अर्को अनौठो पाटोलाई सम्बोधन गरेको छ अन्य भाषामा यस प्रकारका कस्ता किताब होलान् मलाई थाहा छैन तर नेपाली भाषामा सायद यो विषयमा लेखिएको पछिल्लो किताब यही हुन सक्ला कि कृष्ण तरावासी अगाडि लेख्नुहुन्छ यो उपन्यासमा पनि मालदिप जुन दिन पहिलोपल्ट चालिसेको सङ्गतमा परेर नायकले नसा तान्यो त्यसै क्षणदेखि नै ऊ हेलिसिनेसनमा गइसकेको रहेछ ती पात्र घटना सम्वाद प्रेम यौन सबै भ्रम रहेछन् यो कुरा जब नायक र पाठक दुवैले एकैचोटि थाहा पाउँछन् उपन्यासले अर्कै संसारसँग परिचय गराउनु पुग्छ भनेर लेख्नु भएको छ यस पुस्तकको सुरुवातको पातोमा दुर्व्यसनीबाट बचौँ र बचाउँ धुमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ लेखिएको छ यसभित्र सर्कोका धेरै प्रसंगहरू आएकोले पनि यो पुस्तक अगाडि यो लेखिएको छ अब एक सरको मायाको पाँचौं श्रृङ्खला वाचन सुनौ पृष्ठ त्रिहत्तरबाट जेटिकेर हिँड्दै गर्दा मलाई भिलिङ्गीका रुखहरूमा ढकमक्क फुलहरू फुलिरहेझै लाग्यो अचानक मेरो खुट्टा ठोकियो यसो हेरेको त्यहाँ एउटा कालो प्लास्टिकको झोलाभित्र भिजेका कपडा थिए झोलाको ठाउँमा ढुङ्गो भएको भए त मेरो चप्पललाई थेप्चो पारेर त्यसले खुट्टाको नङ नै उप्काउने रहेछ मेरो खुट्टा त्यति जोडले ठोकिएको थियो त्यो पोकोलाई अर्को एक लात हानेर म टिकट काउन्टरदेखि गएँ र सवा तिन रुपियाँको टिकट काटेँ कन्डक्टरलाई टिकट बुझाएर डोनीभित्र छिरेको मात्रै थिएँ अगाडिको झ्यालको छेउमा त लाइटरवाली पो बसिरहेको रहेछ मेरो मन एकाएक गदगद भयो उसको छेउमा अरू दुईजना बुर्का लगाएका भद्र महिलाहरू थिए ती दुई महिलाहरू मोटा घाटा थिए लाइटरवाली र ती महिलाहरूको बिचमा एकजना बस्न मिल्ने ठाउँ त थियो तर म जान सकिनँ उसले पनि मलाई देखी अनि मुसुक्क हाँसी म पनि आवाज ननिकालिकन ओठ मात्रै चलाएर हाई भन्दै उसलाई हेरेर मुस्कुराए म उसको ठिक पछाडि गएर बसेँ उसको रेशमी कपाल कालो रबर ब्यान्डले बाँधिएको थियो उसको कपाल गुलाफी रङको टी सर्टलाई हल्का भिजाउँदै ढाडमा नागबेली परेको थियो सायद ऊ नुहाउन साथ निस्किएकी थिए उसको छेउको झ्यालबाट आएको हावाको झोका उसको कोमल शरीरमा ठोकिएर लाभेन्डरको सुगन्ध लिएर म भएको ठाउँसम्म आउँथ्यो मेरा आँखाले उसलाई निहाल्दै गर्दा उसले पनि नजानिदो पाराले मलाई हेर्ने कोसिस गरिरहेकी थिए सायद हामीबीच सूक्ष्माकर्षण पैदा हुन सुरु भइसकेको थियो त्यसै बेला मेरो फोनमा म्यासेजको घन्टी बज्यो सेफ जेरोडले म्यासेज पठाएका रहेछन् उनी लेखेका थिए तिम्रो भिजिट सेड्युल तयार भयो होला आशा छ भिजिटमा जुन जुन रिसोर्ट गए पनि बस्न चाहिँ रीतिबीचमै आउँछौ मलाई तिमीसँग बसेर बियर पिउने मन छ सेफको मेसेज पढेपछि मैले लेखेँ धन्यवाद सेफ म त्यसै गरी सेड्युल मिलाउँछु मलाई पनि तपाईँलाई भेट्न साह्रै मन लागेको छ सेफको मेसेज पढेपछि मैले लेखेँ धन्यवाद एउटी केटी आएर बसिसकेकी थिए मेसेजको जवाब फर्काएर आँखा उठाउँदा लाइट्रुवालीको छेउमै मेरो छेउमा भने केही बङ्गलादेशी केटाहरू आएर बसेछन् डोनी मालेतिर बढिरहेको थियो लाइटरवाली छेउकी केटीसँग कुरा गरिरहेकी थिए त्यो केटीको कपाल घुम्रो र फुकेको थियो उसको कपाल पनि लाइटरवालीकै जस्तो भिजेको थियो मेरो आँखा लाइटरवालीतिरै थिए माले पुग्ने पुग्ने बेलामा उसले आफ्नो फोन आफ्नो र छेउकी केटीको कुमको बिचबाट माथि उठाए उसले आफ्नो फेसबुक प्रोफाइल खोलेकी थिए मलाई लाग्यो यसले मित्रताका लागि हात बढाउन खोजिरहेकी छे निलो टप्स लगाएको अर्धकतको फोटो उसको प्रोफाइल पिक्चरमा थियो मैले पनि निलो टी सर्ट लगाएको अर्धकतकै फोटो प्रोफाइलमा राखेको थिएँ कस्तो म्याचिङ फोटो उस्तै उस्तै भए पनि मन उस्तै उस्तै हुन बाँकी नै थियो सायद त्यो मनमिल्ने लक्षण हुनुपर्छ म मनमा नै मुस्कुराएँ उसको नाम राउदा आतिफ रहेछ जुन अङ्ग्रेजीमा लेखिएको थियो मोबाइलको पोजिसन मिलाएर मलाई देखाइरहेकी राउदाले एकछिनपछि मोबाइल पोजिसनबाट हटाएर साथीसँग कुरा गर्ने बाहनामा छड्के आँखाले मलाई पछाडि हेरी मुसुक्क हाँसेर मैले पनि त्यो छड्के नजरको जवाफ दिएँ अनि आफ्नो मोबाइल निकालेर उसको प्रोफाइल खोज्न थालेँ नसाले झुम्म पारिरहेको थियो आँखा तिरमिर गरिरहेका थिए उसको नाम टाइप गरेर खोज्न थालेँ केही बेर स्क्रोलिङमा तलमाथि गरेपछि मैले उसको प्रोफाइल भेटेँ उसलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु अघि मेरो मुटु ढुकढुक भयो कतै मेरो अनुमान गलत त छैन भन्ने पनि लाग्यो आज जेसुकै होस् भनेर आँटेले फ्रेन्ड रिक्वेस्ट पठाएँ रिक्वेस्ट पठाइसकेर आँखा उठाउँदा त लुनीका सबै मान्छेहरू उत्रिएर गइसकेका रहेछन् म उठेर राउदा र अर्की केटी बसेको ठाउँ हेर्दै निक्लेँ उनीहरू बसेको ठाउँ भिजेको थियो डोनीको कन्डक्टर र खलासीले मलाई हेरिरहेका थिए म थोरै लजाएर हाँस्दै छिटो छिटो निस्केँ राउदालाई मैले बाहिर पनि कतै देखिनँ कोठामा पुग्दा मेरो ओठमुख सुकेको थियो फ्रिजभित्र टेट्रा प्याकेटमा चिसो भएर बसेको जुसलाई ठाडो घाँटी लगाएपछि भने मैले राहतको सास फेरेँ बाथरुम चिरेर नुहाएँ अनि मोबाइल र चुरोटको प्याकेट बोकेर बालकोनीमा गएँ पारी बिलिङ्लीबाट एउटा डोनी मधुरो बत्ती बालेर वारी आइरहेको थियो मलाई लाग्यो सायद त्यो डोनीमा पनि म जस्तै कुनै आलोक चढेको हुँदो अनि राउदा जस्तै कुनै सुन्दर केटी पनि त्यहाँ बुर्खा लगाएका मोटा र भद्र महिलाहरू नहुँदा हुन् आलोक राउदाको छेउमै बसेको हुँदो मगजमा यस्तै कुरा खेलाउँदा खेलाउँदै गर्दा मलाई फेसबुक खोल्न मन लाग्यो फेसबुक धेरै चलाउने मेरो बानी थिएन फेसबुक खोल्न साथ एउटा नोटिफिकेसन देखेँ सायद राउदाले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरियो होला भन्ने लागेर खोले तर कसैले क्यान्डी क्रसको रिक्वेस्ट पठाएको रहेछ मलाई फोनबाटै घुसेर रिक्वेस्ट पठाउनेको जगल्टा लुचिदिउँ जस्तो लाग्यो एकछिनमा मन शान्त बनाएर राउदाको प्रोफाइल खोलेर उसका फोटो हेर्न थालेँ कुनै फोटोमा ऊ गुलाबको फुल जस्तै देखेकी थिए भने कुनैमा सौम्य रातकी जुन जस्ती उसका सेल्फीहरूमा आँखा डुल्दै गइरहेका थिए मनले मनमनै तारिफ पनि गरिरहेको थियो ऊ अत्तर सुन्दर फुलकी ऊ सौन्दर्य सौम्य रातकी छन् हजार बात यो मनमा ऊ नायिका हरेक बात कि निलो उसको आँखामा कमल भएर फुलिदेऊ उसकै यादमा डुबौँ र आफैलाई भुलिदेऊ ऊ तृप्ति हो हर तृष्णा कि शीतलता हो आँत कि ऊ ऊर्जा हो मन कि ओखती हो आर्तनाद कि जिटको अन्तिम तयारी सकेर म अफिसबाट फर्केँ अनि ड्रेस चेन्ज गरेर सरासर रक्पोतिर लागेँ म पुग्दा चालिसे दाई र अहमद रक्पोलाई धुवाउन थालिसकेका थिए पुग्न साथ म पनि सरी पाएँ थाकेको ज्यान पुरै हलुका भयो रमरम नसा चढ्दै गयो साथसाथै प्यास पनि बढ्दै गयो चालिसे दाई र अहमद आफ्नै सुरमा गफ गरिरहेका थिए म भने मोबाइल निकालेर हातमा खेलाउन थालेँ केही दिनदेखि अफिसको ल्यापटपमा काका काकीको फोटोलाई ब्याकग्राउन्ड बनाएर राख्ने सोच आइरहेको थियो मोबाइलको फोटो ग्यालेरीमा गएर फोटोहरू हेर्दै जाँदा केही वर्ष पहिले खिचेको काका काकाको एउटा राम्रो फोटो भेटेँ त्यो फोटोलाई मैले आफ्नै म्यासेन्जरमा पठाएँ ताकि अफिसको ल्यापटपबाट निकालेर सेभ गर्न सकौँ त्यो फोटो निकै राम्रो थियो त्यसलाई मैले निकै बेर हेरिरहेँ हेर्दै गर्दा काका काकीमा म बाबा आमा देख्न थालेँ वास्तवमै काका काकीको अनुहार बाबा आमाको जस्तै थियो बाबा आमा बितेपछि काका काकी नै मेरा बाबा आमा बनेका थिए म बाबा आमाको यादमा टोलाइरहेको थिएँ एक्कासी राउदा पनि मिसिन आएँ त्यसै बेला फेसबुकमा एउटा नोटिफिकेसन आयो ज्यान लट्ठिने सुई लगाए जस्तो भइरहेको थियो मस्तिष्क पनि त्यसै लट्ठिएको थियो क्यान्डीवालाकै नोटिफिकेसन होला भनेर मन नलागि नलागि अरे साथ मन खुसीले नाच्न थाल्यो ज्यान पनि त्यसै पुलकित भयो आखिर राउदाले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरिन्छ उसलाई देखेको क्षणदेखि नै मभित्र उप्रतिको आकर्षण पैदा भइसकेको थियो आकर्षणमा म बिस्तारै तानिँदै जान थालेको थिएँ या भनौँ मेरो मनले मलाई उतिर धकेलिरहेको थियो बिचमा अहमदसँग गफिँदै गरेका चालिसे दाइले मलाई कुइनोले धकेल्दै भने होइन भाइ कता मोबाइलमा हराएको यो फेसबुकमा झुन्डिने काम बन्द गर्नुहोस् गफ गरौँ न एक्कासी मेरो ध्यानभङ्ग भयो मन नलागि नलागि मुस्कुराउँदै फेसबुक बन्द गरेर म उनीहरूको गफ सुन्न थालेँ गफमा उठान भएको कुनै पनि विषयले पूर्णता पाउँदैन थियो बिचमा अर्को विषय आएर घुसिहाल्थ्यो कुराको सिलसिलामा एकपटक अहमदले उसलाई हुर्काउन उसकी आमाले गरेका दुःखका क्षणहरू स्मरण गरिरहेको थियो त्यसले मलाई पनि आफ्ना दिवंगत बाबा आमाको याद दिलायो बाबा आमासँगै काका काकी आउनुभयो काका काकी यादमा आउनसाथ आँखाले तस्बिर हेर्न खोजे अहमदको कुरामा चालिसे दाईलाई नै भुल्न दिएर मैले फेरि म्यासेन्जर खोलेँ आँखा खजनाको नसामा लट्ठिएकै थिए जिउ रुई जस्तो हलुका भएको थियो मलाई हावामा उडिरहेको भान भइरहेको थियो त्यसै बिचमा म्यासेन्जरमा एउटा मुस्कानको इमोजी आयो मेरो खुसीको कुनै सीमा रहेन म बेहद खुसी भएँ किनकि त्यो राउधाको म्यासेज थियो प्रफुल्लित हुँदै मैले जवाफ लेखेँ thank you for accepting my friend request message send गरेँ तुरुन्तै सिन भयो तर तुरुन्तै कुनै जवाफ आएन लगभग आधा घन्टापछि राउदाको म्यासेज आयो तर उही मुस्कानको इमोजी मात्र मलाई केही लेखेर पठाउन मन लागिरहेको थियो तर कुनै विषय भेटिरहेको थिइनँ उसले पठाएको मुस्कानको इमोजीमा केही बेर आँखा अड्याए लाग्यो त्यो राउदाको आफ्नै मुस्कान हो एकछिनपछि मेरो औँला आफै सलबलाउन थाले सलबलाएको औँलाले यस्तो म्यासेज लेखेछन् some smiles in the world are like loaded gun when the trigger of lips moves the death is certain म्यासेजको साथमा स्माइलको इमोजी पनि थपेर पठाइदिएँ म्यासेज सिन भयो तर तत्काल जवाफ आएन साली दाई र अहमद आफ्नै धुनमा गफिँदै थिए म बारम्बार म्यासेन्जर खोल्दै हेर्दै गरिरहेको थिएँ एकपटक त इन्टरनेटमा भेटेको त्यो डायलग लेखि पठाएकोमा पछुतो पनि लाग्यो पहिलो म्यासेज नै कति झुर त भएन ऊ हामीसँगै नसामा झुमिरहेको थियो मलाई पुनः एकपटक फेसबुकमा आँखा लगाउन मन लाग्यो फेसबुकप्रतिको मेरो बढ्दो आकर्षणको एकमात्र कारण राउदा नै थिए मनले मेसेज बक्समा गएर राउदालाई एउटा हाई लेखेको स्टिकर पठाउने इच्छा राख्यो औलाले पुरा गरिदिए सायद त्यो स्टिकर मेरो गुडलक थियो वा संयोग तत्काल जवाफ आयो हाई हाउ आर यु म ठिक छु अनि तिम्रो खबर के छ I am also fine thank you उसको जवाफमा मैले एउटा थम्स अप पठाएँ उसले सोधी कति भयो तिमी मालदिप्स आएको एक महिना ओ नयाँ पो रहेछौ त इन्डिया कुन सहरबाट हौ तिमी म नेपालबाट ओ सरी मलाई त तिमी नर्थ इन्डियन हो कि जस्तो लागेको थियो होइन म नेपाली हो ठिक छ तिमीसँग कुरा गरेर खुसी लाग्यो मलाई कतै जानु छ ओके बाई उसले लेखी मलाई पनि खुसी लाग्यो ओके सियु मेरो म्यासेज सिन भयो तर जवाफ आएन म काम गरिरहेको थिएँ अचानक इस्माइल मेरो क्याबिनमा पसेँ मैले आफ्नो कुर्सीबाट उठ्दै भने गुड मर्निङ सर कहिले आउनुभयो मर्निङ आलोक म हिजो राति फर्केको अनि कस्तो रह्यो त सरको ट्रिप यो ट्रिप सफल रह्यो अनि तिम्रो रिसोर्ट भिजिटको प्लान के हुँदैछ भोलि र बिहिबारको प्लान त तय भएको छ सर कुन एरिया कभर गर्ने विचार गर्यो उनले सोधे बायोटोलको भिजिट तय गरेको छु good all the best thank you sir त्यही रात रकबमा धुवा उडाइरहेको बेलामा अहमदले भन्यो म भोलि आउँदिनँ है गर्लफ्रेन्डको बर्थडे छ चालिसे दाईले सोधे कुन गर्लफ्रेन्डको अहमदले हाँस्दै भन्यो दोस्रो वालीको हो यार अहमदको कुरा सुनेर मैले भने दुईवटा गर्लफ्रेन्ड झुलाइरहेको हो अहमदले भन्यो होइन यार अनि दोस्रो वालीको मतलब के त उसले हाँस्दै भन्यो तिनवटी छन् यार अब जोडले हाँस्न थाल्यो चालिसे दाई पनि हाँस्न थाले म भने टुवा परिरहेँ आफ्नो त एउटा पनि छैन दाइले मलाई हेर्दै भने भाइ तपाईँ छक्क नपर्नुहोस् यिनीहरूको लागि यो अनौठो होइन अहमदले छेउमा राखेको प्लास्टिकबाट तिनवटा मार्च चक्लेट निकालेर एक एकवटा बाँड्यो हामी एकछिन त्यो चक्लेटलाई मुखभित्र माथिल्लो तालुमा टाँसेर पकाल्दै त्यसबाट निस्केको गुलियो रियाल निल्न व्यस्त भयौँ गुलियो खासै नरुचाउने म बिस्तारै रुचाउन थालेको थिएँ हामी हावाको घर्षणले दिएको आनन्द लिँदै धुवा जस्तै हलुका भएर समुद्रको छेउमा बसिरहेका थियौँ यसरी आनन्दित हुनु बिस्तारै ठुलो दलदलमा फस्नु हो भन्ने थाहा हुँदाहुँदै पनि मलाई त्यही बाटो हिँड्न मन लागिरहेको थियो खै के थियो त्यो धुवाको नसाभित्र जसले मलाई निरन्तर तान्दै लगिरहेको थियो चक्लेटको र्यालमा मुख मिठ्याउँदै गर्दा मलाई एक्कासी राउदाको सम्झना आयो एकचोटि फेसबुक खोलेर हेरेँ त्यो रात रक्बबाट निस्कने बेलामा चालिसे दाइले तयार पारेर विशेष बाटो खर्च पनि मेरो हातमा थमाए रिसोर्ट भिजिटको योजना मुताबिक अर्को दिन बिहान म मालदिभियन एयरलाइन्सको डोमेस्टिक फ्लाइटबाट एटोलको धाराबान्धु आन्तरिक हवाई अड्डामा उत्रिएँ बिस मिनटको छोटो उडानपछि धाराबान्धुमा उत्रिँदै गर्दाको अनुभव र पहिलोपटक इब्राहिम नासिर एयरपोर्टमा उत्रिँदै गर्दाको अनुभव उस्तै थियो पानीमा तैरिरहेको ठुलो कर्कलाको पात जस्तो धाराबान्धु टापुको आधा भागमा एयरपोर्ट थियो भने आधा भागमा चिटिक्क परेको सानो बस्ती थियो बस्तीका प्रायः सबै घरहरू एक र जस्ता पाताले छाइएका थिए बस्तीको बीचबीचमा ब्रेडफ्रुट र नरिवलका रुखहरू प्रशस्तै थिए टापुको दक्षिणी भागमा रहेको एयरपोर्टबाट निस्किएर उत्तरतिर बस्तीलाई निहाल्दै हिँडेको पाँच मिनटमै जेट्टी भएको किनारा आइपुग्यो लजिस्टिक म्यानेजरले व्यवस्था मिलाइदिएको स्पिड बोट मलाई कुरिरहेको थियो कपी अर्थात् बोटको क्याप्टेनलाई मैले आफ्नो भिजिट प्लानको जानकारी गराएँ बायोटोल अन्तर्गत पर्ने टापुहरूमध्ये आठवटा टापुमा रिसोर्टहरू चलाइएका थिए तीमध्ये मेरो चारवटा रिसोर्ट भिजिट गर्ने योजना थियो म पहिले दूषित थानी रिसोर्ट गएँ रिसोर्टको जेट्टीमा मेरो स्वागतका लागि फ्रन्ट अफिसका केही स्टाफहरू बिराएका थिए काठको फलेक बिछ्याएर बनाइएको उक्त जेट्टीमा उक्लिँदा बित्तिकै एउटी केटीले हँसिलो मुद्रामा मलाई स्वागत गरे बिस बाइस वर्ष कि त्यो हँसिली केटीको अनुहारमा दौडिएका मेरो आँखा एकैछिनपछि उसले छातीमा टाँसेको नेम ट्यागमा पुगे उसको नाम माझ्दा रहेछ नाम पढ्नासाथ एकाएक मलाई चालिसे दाईको लभ स्टोरी याद आयो सायद चालिसे दाईकी माझ्दा पनि भैँसमा त्यही हँसिली केटी जस्तै हुँदिएन त्यति बेलासम्म न दाइले मलाई माझ्दाको फोटो देखाएका थिए न त मैले उनलाई देखाउन भनेको थिएँ मन मनै सोचेँ फर्केपछि चाहिँ अवश्य हेर्छु छेउमा उभिएको अर्को स्टाफको हातमा रहेको ट्रेबाट रिफ्रेसिङ टावेल उठाएँ आँखा भने जवान माझ्दातिर नै केन्द्रित थिए समुद्रको नुरिलो हावाले च्यापच्याप भएको मेरो अनुहार त्यो चिसो र सुगन्धित टावेलले पुछेपछि साँच्चै नै रिफ्रेस भएको थियो दूषित थानीमा मेरो मिटिङ पर्चेजिङ म्यानेजर अहमद ममदुसँग थियो माझदाले मलाई खुला रिसेप्सनको एउटा सोफामा बसाएर प्रतीक्षा गर्न लगाई एकछिनपछि मम्दु आइपुगे मैले उठेर हात मिलाउँदै अभिवादन गरेँ त्यही बेला मेरो मोबाइलमा ताउसिनको फोन आयो मम्दुलाई एकैछिन आयो भनेर फोन उठाउँदै म थोरै पर गएँ अफिसको जरुरी काम रहेछ फर्केर आउँदा उनी सोफामा बसिरहेका थिए बिचको टेबलमा वेलकम ड्रिङ्क्स राखिएको थियो मम्दुले मलाई उनकै अफिस लगे लगभग एक घन्टा हाम्रो मिटिङ चल्यो त्यसपछि म दूषित थानीबाट निस्किएर दोस्रो गन्तव्य अमिल्ला खुसी रिसोर्टतर्फ लागेँ भर्खर सुरु हुँदै गरेको अमिल्ला रिसोर्टमा अस्ट्रेलियन एक्जिक्युटिभ सेफसँग अपेक्षा गरे भन्दा राम्रो मिटिङ भयो त्यसपछि म फोर सिजन रिसोर्टतिर लागेँ मिटिङ सकिएपछि त्यहाँका सेफ र मैले सँगै लन्च गरेँ उनले मलाई गल्फ कार्टमा राखेर रिसोर्टको भ्रमण पनि गराए किनाराको पानीमा खम्बा गाडेर बनाइएका वाटर भिल्लाहरू शानदार थिए घुमघाम सकिँदा घाम डुब्ने तर्खरमा थियो म त्यहाँबाट बिदा भएर त्यस दिनको अन्तिम गन्तव्य ऋतिबीच रिसोर्टतर्फ लागेँ केही रफ भएको थियो मेरा प्रिय सेफ जेरोल्ड एक्जिक्युटिभ सेफको रूपमा कार्यरत ऋतिबीच रिसोर्ट मलाई केही समय लाग्यो दुई वर्ष अघि दुबईमा गल्फ फुटको सिलसिलामा सेफ जेरोल्डसँग मेरो पहिलो भेट भएको थियो त्यति बेला पनि उनी मालदिप्सको एउटा रिसोर्टमा काम गर्थे उनले काम गर्ने रिसोर्टमा बिजनेस सुरु गर्ने हेतुले कम्पनीको तर्फबाट मैले उनीसँग डिनर गरेको थिएँ त्यति बेला हामीले बुर्ज खलिफाको छेउमा रहेको दुबई फाउन्टेनमा डिनर गरेका थियौँ जेरोल्ड म जर्मन भइकन पनि इटालियन खानाको शौखिन रहेछन् बिजनेसका कुराहरू हुँदै गर्दा उनले जब म नेपाली भने थाहा पाए तब नेपाल घुमेको कुरा बताए डिनर सकिएपछि उनलाई छोड्न बर्दुबई जाँदै गर्दा उनले सोधेका थिए के तिमी ड्रिङ्क्स गर्छौ मैले कहिलेकाहीँ पिउँछु भने मेट्रो स्टेसन नजिकै उनी बसेको एम्बासडर होटेलको छेउमा मैले कार पार्क गरेँ त्यसको नजिकै एस्टोरिया होटलभित्र यति नेपाली बार थियो हामी त्यहाँ पुग्दा नेपालीहरू दोरीमा झुमिरहेका थिए जिरोडलाई शान्त ठाउँमा बसेर पिउन मन लागेको रहेछ हामी अर्कै बारमा गयौँ एरडिङ्गर बियर मगाएर चुस्की तान्दै गर्दा मैले सोधेँ सेफ नेपाल कहिले जानुभएको थियो अक्टोबर दुई हजार आठमा कस्तो लाग्यो त नेपाल सुन्दर जेरोल्ड एकछिन मौन भए अनि गिलास उठाएर एकैपटकमा रित्ताए उनले दोस्रो राउन्डको बियरको एक चुस्की लिएपछि भने आलोक तिमीले नेपालको कुरा निकालेर पुरानो स्मृति ताजा गराइदियो नेपालसँग मेरो जिन्दगीको महत्त्वपूर्ण घटना जोडिएको छ सम्झिँदा पनि कुनै कहानी जस्तो लाग्छ सेफ मलाई कहानी सुन्न खुब मनपर्छ त्यसपछि जेरोडले मलाई आफ्नो अतीतमा लिएर गए श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कमबाट पनि तपाईँ अहिले श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ बाँकी अंश वाचन हामी सुरु गर्दैछौ पृष्ठ बयासीबाट एक अक्टोबर दुई हजार आठमा जेरोल्ड लगायत उनका अरू साथीहरू पहिलोपटक नेपालमा अवतरण हुँदै थिए त्यति बेला नेपालमा दसैँको चहल पहल सुरु हुन लागेको थियो त्यो दसैँ नेपाल गणतन्त्र मुलुक घोषणा भएपछिको पहिलो दसैँ थियो हाई स्कुलका क्लासमेटहरूको त्यो दस दिने नेपाल ट्रिप पक्कै पनि अविस्मरणीय हुन्छ भन्ने जेरोडलाई लाग्यो उनका लागि सबैभन्दा खुसीको कुरा के थियो भने त्यो ट्रिपमा लुसी पनि गएकी थिइन् लुसी पहिले जेरोल्डकी स्कुलमेट र पछि वाइफ अनि त्यसपछि एक्स वाइफ भएकी थिइन् कुलिनरी लाइनमा आफ्नो क्यारियर बनाउन खोजिरहेका जेरोल्डलाई त्यति बेला कामको धेरै नै प्रेसर थियो लुसी टिचर थिइन् एक दिन कामको तनाव बोकेर चाँडै घर फर्केका जेरोल्ड हलमा बसेर बुन्डेस लिगा हेर्दै बियर पिइरहेका थिए म्याच सकिएको धेरै बेर पछिसम्म पनि जेरोल्डले बियर पिउँदै टिभी हेरिरहे टिभीको भोल्युम ठुलो भएको कम्प्लेनबाट सुरु भएको लुसीको विरोध बिस्तारै जेरोल्डका अन्य खोटहरूमा बढ्दै जान थाल्यो सानातिना कुराहरूलाई लिएर उनीहरूबीच भनाभन सुरु भयो र त्यो आक्रामक हुँदै गयो बियरको नसाले धुत भइसकेका जेरोल्डले बनावनको आवेशमा लुसीमाथि हात उठाए लुसीको गालामा पड्केको एकै थप्पडको गुन्जले सारा सम्बन्धहरूलाई एकाएक मौन बनाइदियो त्यही न्युमा उनीहरूको डिभोर्स नै भयो नेपालको ट्रिपमा जाँदै गर्दा उनीहरूको डिभोर्स भएको पनि दुई वर्ष भइसकेको थियो यसबीचमा न त लुसीले कसैसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् न जेरोल्डले नै जेरोल्ड लुसीलाई त्यति बेलासम्म पनि धेरै नै मन पराउँथे लुसीको मनमा के थियो त्यो उनै जानुन् उनी सगरमाथा हेर्नका लागि त्यो ट्रिपमा सहभागी भएकी थिइन् नमस्ते होलिडे मार्फत टुर प्याकेज लिएका जेरोल्ड लुसी लगायत तेह्रजनाको जर्मन टोलीलाई उनीहरूको टुर गाइड जेडी अर्थात् जय ढकालले त्रिभुवन विमानस्थलमा स्वागत गरे दस दिनको टुरमा उनीहरूको काठमाडौँ चितवन पोखरा र लुक्ला जाने प्लान थियो पहिलो रात उनीहरूले काठमाडौँमा बिताए जेरोल्ड लुसीसँग नजिक हुन चाहन्थे तर उपयुक्त समय मिलिरहेको थिएन यद्यपि उनीहरूको बीचमा अनौपचारिक कुराकानी भने भइरहेको थियो त्यो ट्रिपको सदुपयोग गरेर जेरोल लुसीको मन जित्न चाहन्थे जर्मनी फर्किँदा उनी लुसीलाई आफ्नो जिन्दगीमा फर्काएर लैजान चाहन्थे दोस्रो रात उनीहरूले नगरकोटमा बिताउँदै थिए त्यो साँझ बारमा बसेर बियर पिउँदै गर्दा जेरोलले झ्यालबाट बाहिर हातमा वाइनको गिलास समातेर उभिरहेकी लुसीलाई देखे अनि हातमा बियरको गिलास समातेर उनी पनि बाहिर निस्किए चिसो मौसम थियो हल्का बतास पनि चल्दै थियो जेरोल्ड वाइन पिउँदै अन्धकारमा हराइरहेकी लुसीको छेउमा पुगेर उभिए त्यो ईद उल फित्रको रात थियो तर जुन भने देखिएको थिएन जेरौललाई आफ्नो छेउमा उभिएको देखेपछि लुसी थोरै पर सरिन् अगाडिको पर्खालमा बियरको गिलास राख्दै जेरौलले एकपटक आफ्नो घाँटी खसखसाए अनि आफ्ना दुई हत्केलाहरू एक आपसमा रगड्न थाले कति कालो छ यो रात जेरौलले लुसीतिर एक नजर लगाएर आकाशतिर हेर्दै भने तिम्रो मन जस्तै लुसीको ठाडो प्रतिक्रिया आयो जेरोलले नम्र भएर भने यो कालो रातमा केही बेरपछि जुनको घेरो देखिनेछ र बिस्तारै रात उज्यालो हुँदै जानेछ लुसीले वाइनको सुर्पी लगाइन् कुनै जवाफ दिएनन् जेरुलले आफ्ना कदमहरू थोरै लुसीतिर बढाए लुसी अचल रहेन् जेरुलले भने लुसी म तिमीसँग माफी माग्न चाहन्छु माफी के का लागि जेरोल्ड ती सबै चिजहरूका लागि जसले तिमीलाई मबाट टाढा बनायो ओ प्लिज जेरोल्ड अब यी कुराहरूले कुनै अर्थ राख्दैनन् यति भनेर लुसी होटलभित्र छिरिन् र बारको टेबलमा गिलास राखेर आफ्नो कोठामा गइन् त्यो रात जेरोल धेरै बेर बाहिरै उभिरहे राति अबेर जुनको घेरो आकाशमा देखियो तर जेरोलको मन अँध्यारो नै भइरह्यो भोलिपल्ट साँझ उनीहरू चितवन चौराहा पुगे आठ बजेतिर डिनर गरेपछि जेडीले उनीहरूलाई थारू सांस्कृतिक कार्यक्रममा लिएर गए जेरोल लगायत उनका सबै साथीहरू नाचको मजा उठाउन लागे सेतो धोती र गन्जीमा लट्ठी घुमाएर नाचिरहेका केटाहरूलाई हेरेर जेरोल्ड रम बियरको नसामा मनको पीडा भुलेर खुब रमाएका थिए रोमाञ्चित हुँदै उनी नाच्न पनि पुगेका थिए उनी नाचेको देखेर उनका केही साथीहरू पनि उठेर नाच्न थाले नाच हेरिरहेका अरू पर्यटकहरू र स्थानीय मान्छेहरूले पनि खुब चाख मानेर हेरिरहेका थिए ढोलकको तालमा जिउ हल्लाउँदै नाचिरहेका जेरोल्डको आँखा बसेर नाचरिरहेकी लुसीमा पर्यो उनी नाच्दा नाच्दै रोकिएर लुसीको नजिक गए उनले एउटा घुँडाले भुइँमा टेकेर आफ्नो दायाँ हात लुसीको अगाडि बढाउँदै नाच्नका लागि आमन्त्रण गरे जेरोल्डले त्यसो गरिरहँदा उनका साथीहरू लगायत सबैले हुटिङ गर्दै ताली बजाए माहौल यस्तो तयार भयो कि लुसीले इन्कार गर्नै सकेनन् उनी आफ्नो हात जेरोल्डको हातमा राख्न बाध्य भएन् सुरुमा अलिअलि मात्र जीव लाएर नाचे जस्तो गरिरहेकी लुसी एकछिनपछि भने मजाले नाच्न थालेन् सबैजना आफ्नै तालमा नाचिरहेका थिए नाच्दा नाच्दै लुसी बेला बेलामा जेरोलको नजिकै पुग्थिन् घरिघरि उनीहरूको आँखा पनि ठोकिरहेको हुन्थ्यो नाच सकिएपछि सबैजना आफ्नो ठाउँमा गएर बसे जेरोल भने लुसीको छेउमै गएर बसिदिए एकछिनपछि एक हुल युवतीहरू आएर गोलो परेर नाच्न थाले यसरी जेरोडले नाच र झम्टाको कुरा गरिरहँदा मलाई त्यो बरदुबईको शान्त बियर बारमा पनि थारू गीत बजिरहेको जस्तो लाग्यो कतै नेपथ्यबाट थारू गीतको आवाज आइरहे जस्तो भान भयो माटी कोरे गैली रे ओहे मठ गरुवा हो ना चार अक्टोबर शनिबारको बिहान ब्रेकफास्ट गरेपछि जेरोल्ड होटेलबाट निस्किए अघिल्लो रात लुसीसँग नाचेको झल्कोले नै उनी आनन्दित भइरहेका थिए बाहिर हल्का कुहिरो लागिरहेको थियो भने कुहिरोको पर्दालाई छिचोल्दै घामको मधुरो प्रकाश पनि धरतीमा पोखिँदै थियो केही बेर सौराहा बजारमा एक्लै टहलिएर जेरोल्ड राप्ती नदीको किनारतिर लागे उनको अघि अघि माउतेको आदेश शिरोधार्य गर्दै एउटा हात्ती पनि किनारतिर जाँदै थियो राप्ती किनारमा खरले छाएका ससाना कटेजहरू देखिए ती कटेजहरूको छेउ हुँदै उनी पूर्वतिर हिँडिरहेका थिए अलि अगाडि पुगेपछि उनले लुसीलाई राप्तीको किनारमा बसिरहेको देखे लुसीसँग अल्बेटा पनि बसेकी थिइन् गुटन मर्गन डी डामन जेरोल्ट उनीहरूको नजिकै पुगेर अभिवादन गर्दै लुसीको छेउतिर गएर बसे बस्दै गर्दा उनले एकपटक लुसीलाई निहाले लुसीमा केही परिवर्तन आएको थियो उनी केही सहज देखिएकी थिएन लुसीको त्यो सहजतालाई आफ्नो पक्षमा पार्ने विचार गरेर जेरोडले धक्नमानिकन अल्बेटातिर हेरेर भने अल्बेटा म लुसीसँग एकान्तमा कुरा गर्न चाहन्छु जेरोल्डको कुरा सुनेर अल्बेटाले उठेर मुस्कुराउँदै भनिन् अवश्य लुसीले कुनै प्रतिक्रिया जनाएनन् राप्ती पारी आँखा डुलाइरहेकी लुसीलाई हेर्दै जेरोडले भने तिमीलाई याद छ लुसी स्कुल हापेर हाफेन पार्कमा बस्दै मेन नदीको पानीलाई हामी यसरी नै हेर्थ्यौँ घन्टौँ बितेको पत्तै पाउँदैनथ्यौँ जिरोलको अनुहारमा एक झिमिक्त आँखा पुर्याएर लुसीले जवाफ फर्काइन् मलाई त लागेको थियो तिमीले ती दिनहरू बिर्सिसक्यौ कसरी बिर्सिन सकुला र ती अविस्मरणीय दिनहरू लुसीके तिमीलाई याद छ हामीले पहिलोपटक एकअर्कालाई चुम्बन गरेको फ्रेङ्कफर्ट चिडियाघर अगाडिको सबैमा तिमीले जबरजस्ती किस गरेका थियौ लुसी केही सहज भएर बोलिरहेकी थिइन् त्यही मौकामा जिरोल स्मृतिका पाना पल्टाउँदै गए त्यो पामिन गार्डनमा अर्किडको रुखमुनि रातो कमिलाले तिम्रो नाइटो नजिक टोकेको याद छ कमिलाले टोकेको भन्दा पनि तिमीले त्यही बानामा मेरो नाइटो वरिपरि गरेको स्पर्शले अझै पनि काकुती लगाउँछ बोनेम्स पछाडिको फाँट भएर जाने ट्रेनको लिक पनि धेरै याद आउँछ कि तिमीलाई थाहा छ जेरोल्ड तिमीले कसरी त्यो लिकमा बसेर मलाई ब्ल्याकमेल गर्दै आफ्नो लभ प्रपोज एक्सेप्ट गर्न लगाएका थियौ जेरोल्डले मुस्कुराउँदै भने त्यति नगरेको भए त तिमीले मेरो प्रपोज एक्सेप्ट नै नगर्ने रहेछौ नि सही कुरा भयो म कति सोझी थिएँ कति तिमीलाई ट्रेनले कुल्ची पो हाल्छ कि भनेर तिम्रो प्रपोज एक्सेप्ट गरेँ त्यो नै हाम्रो स्कुलको अन्तिम वर्ष थियो मोर्गन अल्बेटाको प्रेम भने स्कुल सकिएपछि मात्र सुरु भएको थियो लुसी सहज हुँदै जान थालेकी थिइन् जेरोल्ड त्यो सिलसिला चालु राखेर लुसीलाई मनाउन लागि परेका थिए त्यतिखेरै जेडी उनीहरूलाई खोज्दै आइपुगेर हात्ती सवारका लागि लिएर गए हात्तीको उचाइ जत्तिकै अग्लो काठले बनेको टाँडमा उक्लिएर जेरोल्ड लुसी अल्बेटा र मोर्गन एउटा हात्तीमा चढे हात्तीको एकातिर खुट्टा झारेर अल्बेटा र मोर्गन बस्यो भने अर्कोतिर खुट्टा झारेर जेरोल्ड र लुसी बसे हात्ती बिस्तारै लचक लचक गर्दै राप्तीतिर हिँड्यो आम भएकाले राप्ती नदी सुकेर सानो भएको थियो आफ्नो मोटा र बलिया खुट्टाहरूले पानीलाई स्वार बुहार पार्दै राप्ती नदी पार गरेर हात्ती वनभित्र घुस्यो माउती दाईले पहिले नै ठूलो स्वरले हल्ला नगर्न अनुरोध गरिसकेकाले पनि हात्तीमा सवार चारैजना बिस्तारै कुरा गरिरहेका थिए एकछिनसम्म चारैजना बीच तत्कालीन परिदृश्यमा संयुक्त सम्वाद चले पनि केही बेरपछि त्यो सम्वाद दुई पक्षमा बाँडिएर आफ्नो हिसाबले चल्न थाल्यो अल्बेटा र मोर्गन क्यामेराले फोटो र भिडियो खिच्दै आफ्नै दुनियाँको गफ गर्न थालेपछि जेरोल्ड र लुसी बीच पनि अनुकूल वातावरण सिर्जना हुँदै गयो हात्तीको लचक लचक हिँडाइमा लच्किँदै रुख र बुट्यानहरू पार गरिरहँदा जब एउटा गैँडा अगाडि देखियो तब लुसी खुसी भइन् उनले आफ्नो क्यामेराले त्यो चर्दै गरेको गैँडाको तस्बिर निकालिन् र जेरोडलाई पनि देखाइन् केही अगाडि पुगेपछि अर्को सानो खोला देखियो माउती दाईले भने यो खोलाको नाम खगेरी हो खगेरी खोलाको किनारमा एक हुल मृग मसिनो र बाक्लो गरी उम्रिएको घाँसमा चरिरहेका थिए हात्तीलाई देखेर ती मृगहरूले कान ठाडो बारेर पल्याक पुलुक हेर्न थाले लुसीले क्यामेरामा ती मृगहरूलाई कैद गरिन् र जेरोलाई देखाउँदै भनिन् हेर न कति राम्रो देखेका छन् यी मृगहरू हो लुसी अझ एउटा त साह्रै राम्रो रहेछ यो दुनियाँकै राम्रो मृग हुनुपर्छ कुन चाहिँ उम् त्यो मृग यतिखेर हात्तीमाथि चढेको छ है अनि मेरै छेउमा बसेको छ जेरलको कुरा सुनेर लुसी बेसरी खित्का छोडेर हाँसिन् उनको हाँसो सुनेर चरिरहेका मृगहरू दौडिएर भागे माउती दाईले पुनः बिस्तारै कुरा गरेर अनुरोध गरे लुसी जोडको हाँसो रोकेर जेरोल्डलाई हेरेर मुसुक्क मुस्कुराइन् सायद उनलाई जेरोल्डको उपमा साह्रै मिठो लाग्यो हात्ती भित्री वनमा घुस्दै थियो बाक्ला बुट्यानहरू पार गरेर हिँडिरहेको बेलामा केही अगाडि सफारी जिप हिँड्ने बाटाको छेउबाट जोडले बाघ कराएको आवाज आयो त्यो बाघको गर्जन यति ठुलो सुनिएको थियो कि लुसीले डराउँदै जेरौलको हात च्याप्प समातिन् र राति गेडी जस्तो अनुहारले जेरौललाई हेर्न थालिन् एकपटक मात्रै आएको त्यो बाघको गर्जनसँगै कुनै जङ्गली सुँगुर चुवा चुवा गरेको आवाज पनि आयो माउते दाईले हात्तीलाई बिस्तारै त्यतै लिएर गए अगाडि एउटा बाघले बाटो छेउमा एउटा बँदेललाई उत्तानो पारेर उसको गर्दनमा मुख काडिरहेको थियो बदेल बाघको मुखबाट फुस्किने प्रयत्न गरिरहेको थियो त्यसैले त्यो जोडले चिच्चाएको रहेछ लुसीले त्यो दृश्य हेर्न सकिनन् अनि आफ्नो मुख जेरोल्डको कुमतिर फर्काएर आँखा चिम्म गरिन् लगभग दुई मिनटसम्म बाघले बदेलको गर्दन समातिरह्यो अन्त्यमा जिन्दगीसँग हारेर बदेलले आफ्नो खुट्टा तन्कायो बदेलको सास गएपछि बाघले एकपटक आफ्नो मुख उसको गर्दनबाट हटाएर हात्तीतिर हेऱ्यो त्यसपछि त्यो बाघले बदेललाई मुखमा चापेर घिसार्दै वनभित्र लग्यो बाघ गइसकेपछि जेरोडले लुसीलाई आँखा खोल्न लगाए लुसीले जब आँखा खोलिन् उनका आँखा आँसुले भिजेका थिए हात्ती सवारीबाट फर्किएर सौरा पुग्दासम्म पनि लुसी हाँस्न सकेकी थिएनन् श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको वाचन हामीले आज अठासी पृष्ठमा ल्याएर रोकेका छौं गएको पाँच श्रृङ्खलादेखि हामी श्रुति सम्वेकमा जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब जेरल र लुसीको प्रेम कथा कसरी अगाडि बढ्ला उनीहरूको टुर गाइड जेडीले उनीहरूसँग कस्तो खालको ठाउँहरूमा घुमाउन लैजालान् त्यो सुन्नको लागि तपाईँले एकचरको मायाको छैठौँ श्रृङ्खला प्रतीक्षा गर्नुपर्ने हुन्छ अर्को साता हामी फेरि एकसरको मायाको अर्को श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री